कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित यो सांगीतिक संस्करण अजर अमर गीतहरूको एक सय त्रिचालिसौं श्रृंखलामा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन गीतले सधैँ गायकको कथा मात्र भन्दैन गीतले सधैँ गीतकारको मात्र कलमको बयान गर्दैन गीतले सधैँ साज सज्जाको मात्र पहिचान दिँदैन कहिलेकाहीँ गीतले एउटा अद्वितीय इतिहास भन्छ जुन इतिहास घरिघरि दोहोरिरहन्छ यद्यपि इतिहास दुई किसिमले लेखिन्छ भन्छन् एउटा श्रुतिको आधारमा अर्को डिक्टेशनको आधारमा र आज लेखिने धेरै इतिहासहरूलाई हामीले लेखाइएको भन्ने गरेका छौं तर कहिलेकाही गीतले बनाएका इतिहासहरू अलिखित हुन्छन् तिनको आफ्नै कथा आफ्नै सन्दर्भ हुन्छ नेपाली संगीत आकाशमा यस्ता धेरै कलाकारहरू छन् यस्ता धेरै गायकहरू छन् एउटै गीतले तिनले आफ्नो परिचय बनाएका छन् त्यस्ता कलाकार मध्ये रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको फगत एक नजरमा कसैले लियो मन उदाहरणका लागि लिन सकिन्छ भने उस्ताद साइलाको साइलाजी चन्दनीको उकालीमा लाउला माया पिरती जस्तो गीतलाई पनि सन्दर्भ त सम्झना गर्न सकिन्छ तर एउटै गीत गाएर जीवन पर्यन्त आफ्नो पहिचान बनाएका गायक हुन् छुजाङ डुक्पा दार्जीलिङ निवासी चुजाङ डुक्पाको यो गीतका शब्द र संगीतकार हुन् तुलसी गजमेर तर यस गीतमा चुजाङ डुक्पा जस्तो नयाँ गायकलाई कोरसमा साथ दिएका छन् चर्चित गायिका अरूणा लामा र साथीहरूले चुजाङ डुक्पाको यही एउटा गीतका कारण हामी उनलाई सदा सर्वदा हरेक काल हरेक समयमा सम्झना गर्छौं आउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मै जान्थे सुन्दै गर नौ डाँडा पारिछ कम्पनी सह दुई हजार पैंसठी सालतिर वैशाखमा बिते गायक चुजाङ डुक्पा पर्वतीय राज्य दार्जीलिङमा जन्मेका चुजाङ डुक्पाले यहाँ बयान गरेका छन् घरे खोलाको यद्यपि नेपाली प्रचलित गीतहरूमा कालिम्पोङको मैनाचरी त्यसै गरिकन टिस्टा रंगीतका कुराहरू आउने गर्छन् टिस्टा रंगीतका बारेमा प्रकाश कोविदले उपन्यास लेखिएका छन् र टिस्टा रंगीतका गीतहरू चलचित्रमा पनि साभार गरिएका छन् तर चुजाङ डुक्पाले चर्चा गरेको यो खहरे घोला यो मैस्याङको कथा र छोराको प्रसंग नेपाली संगीत आकाशमा कहिले सेलाएको छैन र चुजाङ डुक्पालाई यस बाहेक अरू गीतमा सुन्न पनि पाइएको छैन एकै गीतले एउटा परिचय बनाएका यी गायक हुन् स्वर्गीय सुजाङ डुक्पा यद्यपि कलाकारहरू कहिले मर्दैन भन्छन् अजर अमर हुन्छन् र हामी सदा सर्वदा कलाकारमाथि कहिले पनि अगाडि स्वर्गीय लगाउने परम्पराबाट वञ्चित छौं आज हामी सम्झना गर्यौं सुजाङ डुक्पालाई कार्यक्रमको शुभारम्भ हुनुअघि हामीलाई राज खड्गाले त्यसै गरिकन मरूभूमिको देशबाट दिनेश रावतले लेख्नु भएको छ यहाँको स्थानीय समय अनुसार बेलुकीको साढे छ हुँदैछ घाम एक जुवामाथि नै छ क्षतिजमा अस्ताउँदै गरेको सूर्य हेर्दै अझ अमर गीतहरू सुन्दै टोलाउनुको मजा नै बेग्लै छ यो मरूभूमिको देशमा दिनेश रावतको यो काव्यात्मक पंक्तिसँगै बनेपाबाट निर्विकजङ रायमाझी त्यसै गरी राजु हुमा गाई र श्री सुशीला सिलवालले पनि कार्यक्रमलाई सफलताको शुभकामना दिनुभएको छ भने अमेरिकाको डेनबरबाट धना पौडेलजीले आफ्ना तीन पंक्तिमा एक गीत एक परिचय नमस्कार डेनबरबाट भनेर लेख्नु भएको छ भने बुटवलबाट आशिष खनाल लेख्नुहुन्छ दाजु बुटवलबाट सुन्दैछु विभिन्न संगीतकर्मीको परिचयले धेरै प्रेरणा पाइने भयो प्रतीक्षामा छु भनेर लेख्नु भएको छ नेपाली गीत संगीतको प्रसंगको कुरा गर्दा धेरै कलाकारहरू जो एउटा गीतबाट यस्तो परिचय बनाए तिनले तर अरू गीतबाट तिनको परिचय थप हुनुको सट्टा पहिलेको परिचयले नै छोपिएको पाइयो जस्तो त्यसमध्ये एउटा गायिका तीर्थ कुमारीको प्रसंग पनि आउँछ ढुङ्गे बगर माया ढुङ्गे बगर माया छँदैछ हल्ला नगर उनले लालबहादुर खातीसँग गाएको गीत सदा सर्वदा चर्चित गीत मानिन्छ तर तीर्थ कुमारीकै अर्को युगल गीत लालबहादुर खातीसँग गाएको बारीको डिलमा चिल बस्यो तिमीसित दिल बस्यो भन्नै नहुने निर्माया जस्ता गीत पनि चर्चित छन् तर हामीले तीर्थ कुमारीलाई सम्झना गर्दा यो एउटा गीत म त खाँदिन कुवाको पानी सदा सर्वदा सम्झिन्छौं त खाँदी न कुवाको पानी तीर्थकुमारीको आफ्नै एउटा पहिचान बोकेको गीत मानिन्छ तीर्थकुमारीका छोरा सूरज थापा पनि लामो समयदेखि नेपाली संगीत आकाशमा समर्पित छन् र उनले विशेष गरेर आधुनिक संगीतलाई आफ्नो तर्फबाट सक्रिय योगदान पुर्याइरहेका छन् उनी मञ्चीय संगीत कार्यक्रममा बढ़ी सक्रिय रहने एक पात्र पनि हुन् तीर्थकुमारीको स्वरको कुरा गर्ने बित्तिकै तीर्थकुमारीकै समयमा आएका अन्य केही गायकहरूमध्ये हामी आज सम्झना गर्नेछौ बिहार संगमलाई बिहार संगमले बालकृष्ण सजीव र शम्भु बास्कोटाको संगीतमा गाएको गीतले उनलाई सर्वाधिक चर्चामा पुर्यायो र बिहार संगमले यसपछि केही गीत अरू पनि गाए तर चुपचाप बस तिमी कतै पश्चातापको आगोले जलाउला यस गीतले जस्तो परिचय उनलाई अरू कुनै गीतले दिन सकेन अवसा तिमी सही पश्चाताप आगोले जलाउला कुनै दिन कुनै रात छोड्यो मेरो निरोगी छातीमा नदेखिने घाउ चिनो छोड्यो मेरो निरोगी छातीमा सताको आगोले जलाउला कुनै दिन बिहार संगम शिवेश श्रेष्ठ श्याम मल्ल यसै समय आएका केही होनहार कलाकारहरू थिए तीसको दशकपछि आएका केही प्रतिभाशाली कलाकारमा यी सबको नाम सम्मानका साथ लिन सकिन्छ तर एउटै गीतले बनाएको यिनको परिचयले अझै पनि नेपाली संगीत आकाशमा यिनको उपस्थिति दह्रो छ भन्ने देखिन्छ केही वर्ष अघि चर्चित गायक दीप श्रेष्ठले कोरिया भ्रमण गर्दा दर्शकहरूको अपार मागमा यो गीत कोरियाको रंगमंचमा गाउनु परेको थियो यस कुरालाई देवश्रेष्ठ स्वयंले पनि टेलिफोन मार्फत शेयर गरेका थिए आजको कार्यक्रममा बजेका गीतहरूलाई लिएर धना पौडेले लेख्नु भएको छ तीर्थ कुमारीको गीतले बालापनको याद दिलायो त्यसै गरिकन युवराजजीले लेख्नु भएको छ असारे महिनामा पानी पर्यो रुझाउने छुजाङ डुक्पाको स्वरले मलाई एकैचोटि मेरै आँगनमा पुर्याइदियो हाम्रो फेसबुकमा वासुदेव शर्मा चौलागाईले लेख्नु भएको छ असार महिनामा अति नै सुन्दर र सान्दर्भिक गीत मनै छोयो प्रकाश सर भनेर लेख्नु भएको छ सुजाङ डुक्पाको गीतलाई संगीत गर्ने तुलसी गजमेरको अर्को एउटा गीत पनि रेकर्ड भएको छ संगीता मुखियाको स्वरमा देखे लाग्छ कता कता भेटे लाग्छ कहाँ कहाँ हो हो तिमीलाई तर यो गीत त्यति चर्चित हुन सकेन जति असारे महिनामा चर्चित भएको थियो सुजाङ रूपा बिहार संगम शिवेश श्रेष्ठहरू आएको समयभन्दा केही अघि तीस दशकको शुरूआतमा यी गायक देखा परे नेत्र विनोद श्रेष्ठ नेपालको पूर्वाञ्चल झापाबाट आएका नेत्र विनोद श्रेष्ठ काठमाण्डुको नेशनल कलेज जुन अहिले पछि आएर शंकरदेव क्याम्पसको नाममा स्थापना परिवर्तित भएको छ शंकरदेव पन्तद्वारा स्थापित नेशनल कलेजमा पढ्दै गर्दा गीतकार राममणि रिसालका शिष्यका रूपमा परिचित नेत्र विनोद श्रेष्ठले त्यही कलेज पढ्नेहरूका विद्यार्थी विश्वम्बर प्याकुरेलको शब्दलाई आफ्नो संगीतमा संगीतबद्ध गरेर रेकर्ड गरेपछि त्यो गीत मार्फत नेत्र विनोद श्रेष्ठले आफ्नो परिचय त बनाए नै तर नेत्र विनोद श्रेष्ठले गीतकारका रूपमा एक नयाँ व्यक्तिलाई जन्म दिए ती थिए विश्वम्बर प्याकुरेल नेत्र विनोद श्रेष्ठले अब गायन जगतबाट एक किसिमले सन्यास नै लिइसकेका छन् उनको नाम र स्वर बाहेक अब हामीसँग पहिचानको रूपमा केही पनि छैन तर नेत्र विनोद श्रेष्ठको त्यो पहिलो गीत जसले उनलाई गायकको परिचय दिलायो यहाँ प्रस्तुत छ कसैको याद गरेर आ जली हटके को आत्मा जले कसैको आस गरेर निवेशना आकाङ्क्षाहरू कसैको याद गरेर आसले गायक दीपक खरेल भक्तराज आचार्य ओम विक्रम विष्टका समयमै आएका गायक नेत्र विनोद श्रेष्ठको स्वर केही हदसम्म अरविन्द मालाकार र दीप श्रेष्ठसँग मिल्दोजुल्दो मानिन्छ गीतकार रामणि रिसालका शिष्य मानिने नेत्र विनोद श्रेष्ठले अब गायनबाट सन्यास लिइसके भने गीतकार विशम्बर प्याकुरेललाई हामीले नारायण गोपाल दीप श्रेष्ठका स्वरमा सुन्न सक्छौं आजको कार्यक्रमलाई अमेरिकाबाट शर्मिला शर्माले टिप्पणी गर्नुभएको छ कार्यक्रम आजको प्रस्तुति मन पर्यो गीतको चोइसहरूको लागि धेरै धेरै धन्यवाद र उहाँले अघि बजेको गीत नदेखिने घाउ चोट लाग्यो मेरो निरोगी छातीमा धेरै पछि यो गीत सुन्दा मन रमाइलो लाग्यो भनेर टिप्पणी गर्नुभएको छ कवि एवं संचारकर्मी मुरारी सिखदेलले कार्यक्रमको प्रस्तुति राम्रो छ भनेर टिप्पणी गर्नुभएको छ र यहाँलाई पनि धन्यवाद कार्यक्रममा बज्ने गीतहरू सबै हामीले श्रोताको वा श्रोता मित्रहरूको चयनमा मात्र बजाएका हुँदैनौं कार्यक्रमको विषय वस्तु अनुसार फरक फरक विषयका गीतहरू चयन गरेका छौं र कहिले नबजेका गीतहरू पनि बजिरहेका हुनेछन् भोलिको विषय नेपाली गीतमा सारङ्गीका बारेमा छ र सारङ्गी गीतहरूका बारेमा चर्चा हुनेछ र भोलि सारङ्गी विषयमै केन्द्रित रहेर गीतहरू प्रसारण हुने हुनाले यहाँलाई सारङ्गी सम्बन्धी कुनै गीतप्रति रूचि छ भने अवश्य पनि यहाँले सुन्न सक्नुहुनेछ आजको कार्यक्रममा हामीले चर्चा गरिरहेका छौं एउटा गीत एउटै परिचय भएका कलाकारहरूको बारेमा पैंतिस सालका वरपर गायिका डेजी बराइली आइन् देवकुमार दोमीको संगीतमा तर उनलाई कमल दर्नालको शब्द र संगीतको एउटै गीतले परिचय दियो त्यो गीत थियो छोरा चाहिँ है माया हिँड्दछ डुलेर राजीव बराइली नेपाली संगीत आकाशमा दावा ग्याल्मसँग युगल गीत गाएर पनि सर्वाधिक चर्चामा आइन् र पछि आफ्नै पति चन्दन लम्जेलको संगीतमा भिखारी हुम हिँड्दछु जंगल चिहारी एउटा खुल्ला किताब हुम र तिमीले पनि खेलाउने उसले पनि खेलाउने म त सस्तो धेरै सस्तो जस्ता गीतका कारण पनि चर्चामा आइन् यो गीतलाई प्रसारण गर्दै गर्दा हामीलाई योगेन्द्र चौलागाले टिप्पणी गर्नुभएको छ मेरो मनपर्ने कार्यक्रम अजर अमर गीतहरू आज दुई महिनापछि सुन्दैछु मोटरसाइकल दुर्घटनामा परि दुई महिनाको हस्पिटल बसाएपछि घरमा आएको छु मेरा प्यारा मित्रहरू क्षितिजी दिनेशजीलाई यसै कार्यक्रम मार्फत सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ भने त्यसै गरी हामीलाई चितोने कान्छाले लेख्नु भएको छ आजको कार्यक्रम सुनेर म निकै उत्साहित हुँदैछु र रोमाञ्चित पनि सुरज वान जिरो एट नामबाट उहाँले यो ट्वीट मेन्सन गर्नुभएको छ निरन दाईले लेख्नु भएको छ डेजी बराइलीको यही गीतको कपी गरेर हिन्दी गीत पनि बनेको छ उड्ते फिरे हम तुम बनके दो पन्छिरे भन्ने गीत यस गीतका बारेमा उहाँले हामीलाई दिनुभएको जानकारीको निम्ति हार्दिक आभार व्यक्त गर्न चाहन्छौ गीतका कुरा गर्ने बित्तिकै आजको यो एक सय त्रिचालिसौं श्रृंखलामा हामीले एक गायिकालाई सम्मानका साथ सम्झिनुपर्छ भारतीय उपाध्याय भारती उपाध्याय नेपाली संगीत आकाशमा एउटै गीतका कारण एक दशक भन्दा बढ़ी रेडियोको तरंगमा सफलताको शिखरमा टिकेकी गायिका थिइन् उनको यो गीतलाई हामी हर समय हर अवस्थामा वा नेपाली चेलीले देशमा हुँदा पनि विदेशमा हुँदा पनि सुन्दा नाच्दा सम्झना गर्ने गर्छन् भारती उपाध्यायको मै छोरी सुन्दरी गीत बज्ने बित्तिकै हाम्रो कार्यक्रम सुनिरहनुभएका चाहे ती अमेरिकामा होस् चाहे जापान चाहे कोरिया कहीँ पनि भएका नेपाली महिलालाई आफ्नो बाल्यकाल स्वभाव त याद आउनु नौलो कुरा होइन असारे महिनाको गीतका बारेमा केशव शाहजीले लेख्नु भएको छ असार महिनाको गीतले मलाई मास्टर रतनदास प्रकाशको गीत झमझम पानी पर्यो असारको रातको सम्झना आयो के यो गीत सुन्न सकिन्छ होला भनेर उहाँले प्रश्न गर्नुभएको छ केशव शाहजी आजको कार्यक्रममा यो गीत हाम्रो चयनमा छैन हामीले आज एक गीत एक परिचय अन्तर्गत एउटै गीतले परिचय बनाएका विशेष गीतका बारेमा यो कार्यक्रम तयार पार्दैछौँ रतनदास प्रकाशका धेरै गीतहरू हामीसँग छन् त्यसलाई हामी अन्य कार्यक्रममा अवश्य प्रसारण गर्ने नै छौं प्रेम नारायणजीले हाम्रो फेसबुकमा लेख्नुभएको छ यहाँ त अहिले आठ बज्दैछ उहाँले यहाँ भन्नाले कहाँ थाहा भएन भर्खर घाम ढल्केर झिलमिली भइरहेको छ म त साथीहरूसँग बाहिर घुम्न गएको थिएँ भर्खरै हतार हतार कोठामा आएर कार्यक्रम सुन्दैछु मजा आउँदैछ धन्यवाद छ प्रेमनारायणजी तपाईँले आफ्नो स्थानको पनि जानकारी दिनुभएको हामी आभारी हुनेथ्यौं आज धेरै दिनपछि अझ रमर गीतहरू सुन्दैछु दाजु कार्यक्रमको साथमा रमाइलो र मिठो कार्यक्रम भनेर अर्जुन पौडेल दारीले टिप्पणी गर्नुभएको छ हामीलाई र त्यसै गरिकन धना पौडेलजीले मै छोरी सुन्दरीलाई रिट्विट गर्नुभएको छ यहाँ सबैमा आभार व्यक्त गर्दै अब एउटा यस्तो गीतको चर्चा गर्छौं जुन गीतका गीतकार र संगीतकार को भेट चाहिँ भएको छ तर गीतकार र गायकको भेट तीस वर्षपछि एक साँझ टेलिफोनमा भएको थियो एउटै मात्र गीत लेख्ने गीतकारका रूपमा चिनिने शिव अधिकारी शिव अधिकारी युवान तुलाधर र तीर्थराज तुलाधर यी तीनैजनाको एउटै एउटै मात्र गीत रेकर्ड भएको छ तीर्थराज तुलाधरको फतेमान राजभण्डारीको स्वरमा मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन युवान तुलाधरको शब्दमा दीप श्रेष्ठको स्वरमा कति कमजोर रहेछ मेरो भाग्य तिम्रो सिउँदो कोर्न सकिन रेकर्ड भएको छ तर शिव अधिकारीको एउटै गीत नातिकाजीले संगीत गरे गाए योगेश वैद्यले र हालै योगेश वैद्यले शारदा मासिक पत्रिकामा नरेन्द्र रेग्मीलाई दिएको अन्तर्वार्तामा भनेका छन् यो गीतको गीतकारसँग मेरो परिचय रेडियो कार्यक्रममा प्रकाश सामीले फोन मार्फत दुई हजार सन्ताउन्न सालको फागुनमा गराइदिएका थिए र रमाइलो कुरा शिव अधिकारी र योगेश वैद्यको भेट चाहिँ मैले गराउन सकिन तर दुवैलाई एउटा अन्तर्वार्ताको क्रममा टेलिफोनमा चिनाइदिए तर भेटघाटै नभइकन शिव अधिकारी बितेर गए योगेश वैद्य यो सम्झना गरिरहन्छन् प्रस्तुत छ शिव अधिकारीको शब्द नातिकाजीको संगीतमा योगेश वैद्यको स्वर सपना भुलाई सारा आंसू पिएर जाओ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाओ सपना आजको यो कार्यक्रम सुन्दै गर्दा केशवबहादुर शाहजीले टिप्पणी गर्नुभएको छ भोलिको कार्यक्रममा गीत सारङ्गीको तारले मेरो सुन्न सकिएला भनेर प्रश्न गर्नुभएको छ अवश्य पनि केशव शाहजी नेपालमा सारङ्गी बजाउने सम्प्रदाय सारङ्गीको स्थिति र सारङ्गीका प्रकार र सारङ्गीको दक्षिण एसियामा भूमिका र सारङ्गीमा तयार भएका विभिन्न गीतहरूका बारेमा चर्चा गर्नेछौ तपाईँको विषयले पनि अवश्य प्रस्तुति पाउने प्रविष्टि पाउनेछ र भोलिको कार्यक्रमको तयारी भन्दा र विशेष गरेर तपाईँले सुन्न चाहेको गीतको चयन हामीले अवश्य पनि राखेका छौं अब अर्को एउटा गीतलाई राख्न चाहन्छु जुन गीत धेरैले गाएका छन् र यो विश्व प्रसिद्ध गजलका बादशाह मेदी हसनले पनि गाउनु भएको छ त्यसै गरी जगत मर्दन थापाले पनि गाउनुभएको छ दीपक जंगमले पनि यसलाई संगीत गर्नुभएको छ र दिल्लीकी गायिका कुमारी लिली सिंहले पनि गाउनुभएको छ तर यस गीतलाई सर्वाधिक चर्चित बनाइन् गायिका सविता देवीले आफ्नै संगीतमा मवि शाहको शब्दमा सविता देवीको स्वर कसरी बुझाबो याद हेरेर खाली तस्वीर हेरेर खाली तस्वीर कति दिन बुझाबो याद हेरेर खाली तस्वीर कति दिन बुझाबु याद एउटै गीतका कारण सर्वाधिक चर्चित परिचय भएका कलाकारमा समर्पित यो कार्यक्रमबाट सन्दीप र मलाई विदा दिनुहोस् भोलि सारङ्गी र गीतका प्रसंगसहित आउनेछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज